नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको दोस्रो दिनको मतगणना अहिले पनि जारी छ मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीको तीन सय साठी मत रहँदा माधव कुमार नेपालको तीन सय पचासी मत रहेको छ केही बेर अघिसम्म ओली अगाडि देखिनु भएको थियो तर पछिल्लो मतपरिणाम अनुसार नेपाल पच्चीस मतका साथ अग्रस्थानमा देखिनु भएको छ अन्य पदमा भने ओली प्यानलको अग्रता रहेको छ नयाँ नेतृत्व चुन्न दुई प्रतिनिधिले मतदान गरेका थिए अपाङ्गता भएका महिलाहरूको साझा मुद्दाबारे छलफल गर्ने उद्देश्यले अपाङ्गता भएका महिलाहरूको प्रथम दक्षिण एसियाली सम्मेलन आज शुरू भएको छ विलियम फाउन्डेसन फिनल्याण्डको सहयोगमा हुन लागेको सम्मेलनमा नेपाल भारत श्रीलंका पाकिस्तान र बंगलादेशका असीजना सहभागी भएको राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टिका दाहालले जानकारी दिनुभएको छ सम्मेलनले दक्षिण एसियामा रहेका अपाङ्गता भएका महिलाहरूको क्षमता बढाउन र अपाङ्गतालाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले दिगो रूपमा काम गर्ने सञ्जाल गठन गर्ने बताउनु भएको छ दक्षिण एसियाली क्षेत्रमा रहेका अपाङ्गता भएका महिलाहरूका समस्या र चुनौती उस्तै खालका भएकाले साझा रूपमा काम गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो दक्षिण एसियामा अपाङ्गता भएका महिलाहरूले हिंसा विकासमा समावेशीकरणको अभाव मानव अधिकार हनन प्रजनन स्वास्थ्य अधिकार उपभोगबाट वञ्चित भौतिक संरचनाहरू अपाङ्ग मैत्री नहुनु अपाङ्गतालाई विकाससँग जोडेर नीति तथा कार्यक्रम नल्याउनु जस्ता मुख्य समस्या झेल्दै आएकाले यी विषयमा सम्मेलनमा छलफल गरिने पनि दाहालले बताउनु भएको छ रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा सप्तरीमा दुईजनाको ज्यान गएको छ सप्तरी कल्याणपुर आठका तीस वर्षीय धनीलाल चौधरी र कल्याणपुर दुईका छब्बीस वर्षीय राम रामसदाको मृत्यु भएको जिल्ला प्रहरीकारले सप्तरीले जनाएको छ सप्तरीको खोजपुर आठ खरुचेहामा स दुई छ आठ दुई आठ नम्बरको मोटरसाइकल रोकिरहेको ना दुई ख नौ शून्य चार नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ रौतहटका स्थानीय विकास अधिकारी वसन्त कुमार भण्डारी घुस लिँदा लिँदै पक्राउ परेका छन् स्थानीय हेल्पलाइन नेपाल नामक संस्थासँग एक लाख बीस हजार घुस लिँदा लिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान पक्राउ गरेको हो स्थानीय विकास अधिकारी भण्डारीले संस्थाका प्रतिनिधिहरूलाई गौरमा रहेको आफ्नै घरमा बोलाएर घुस लिएका थिए पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान गरिरहेको रौतहटका प्रहरी उपरीक्षक रमेश रञ्जित कारले जानकारी दिनुभएको छ इजरायलले गाजापट्टिका बासिन्दालाई सुरक्षित आश्रयस्थलको खोजी गर्न सचेत गराइरहेका बेला प्यालेस्तानी कूटनीतिज्ञले भने इजरायलको आक्रमणबाट लुक्ने ठाउँ कतै नभएको बताएको छ बेलायतका लागि प्यालेस्तानी दूत म्यानुल हसासियनले गाजाका बासिन्दालाई आफ्नो घरबाहेक आश्रयस्थल बंकर वा अरू कुनै ठाउँ सुरक्षित नभएको बताउनु भएको छ उहाँले गाजावासीहरू आफ्नो घरबाट बाहिर निस्के भने सड़कमै मारिने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ इजरायली सेनाले बेत लाहिया शहरमा पर्चा वितरण गर्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थलको खोजी गर्न आग्रह गरेको थियो इजरायल गाजाका कुनै पनि सर्वसाधारणलाई हानि पुर्याउने पक्षमा नरहेको तर हमास लडाकु रहेका आसपासका भौतिक संरचनाहरू पूर्ण रूपमा असुरक्षित हुने इजरायली सैन्य अधिकारीले बताएका छन् इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजा क्षेत्रमा रहेका प्यालेस्टाइनी नागरिक त्यहाँबाट भागेका छन् राष्ट्रसंघमा अहिलेसम्म सत्र हजार भन्दा बढी प्यालेस्टाइनीले शरण मागेको राष्ट्रसंघले जनाएको छ र जर्मनीले चौथो पटक विश्वकप उपाधि हात पार्न सफल भएको छ आज बिहान सकिएको फाइनलमा अर्जेन्टिनालाई एक शून्यले हराउँदै जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको हो जर्मनीलाई विश्वकप उपाधि जिताउन खेलको एक मात्र निर्णायक गोल मारियो गोर्चेले गरेका हुन् उनले अतिरिक्त समयको खेल सकिन सात मिनट मात्रै बाँकी छता गोल गरेर जर्मनीलाई चौथो पटक फुटबलको विश्व च्याम्पियन बनाएका हुन् निर्धारित नब्बे मिनट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको अठासी मिनटमा स्ट्राइकर क्लोजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका गुर्जेले गोल गर्दै उपाधि जिताएका हुन् अमेरिकी महादेशमा विश्वकप जित्ने जर्मनी पहिलो युरोपेली देश हो सन् उन्नाइस सय नब्बेको विश्वकपको फाइनलमा पनि अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनीले त्यसअघि उन्नाइस सय चौन्न र उन्नाइस सय चौरात्तरमा विश्वकपको उपाधि हात पारिसकेको छ जितसँगै जर्मनीले विश्वकप विजेतामा इटली बराबर चार पटक आफ्नो नाम लेखाएको छ लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पाएका केही मौका भने सदुपयोग गर्न सकेन जर्मनीले यो विश्वकपमा जम्मा अठार गोल गरेको छ सन् दुई हजार दुईको विश्वकपमा ब्राजिलले पनि अठार नै गोल गरेको थियो हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार